कहिलेकाहीँ मुटुमा अनगिन्ती भावनाहरू मडारिन्छन् उकुस मुकुस हुन्छ जीवन मनका वेदनाहरू मनका भावनाहरू अनि मनका कुराहरू कसैलाई भन्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ हामीलाई कहिले वेदनाले भरिएका कारुणिक भावना अनि कहिले मन फुरुङ्ग भएको खुसीको पल यस्ता सबै कुराहरू सुनिदिने कोही भइदिए हुन्थ्यो जस्तो लाग्छ हामीलाई कहिलेकाहीँ नजिकका मानिसहरूले हाम्रो कुरा बुझ्दैनन् जस्तो लाग्छ कहिलेकाहीँ मनको कुरा भन्न सक्दिनँ जस्तो लाग्छ अनि कहिलेकाहीँ मनका कुरा भन्नुपर्दा वा भन्न नसक्दा पनि आत्मग्लानीले हामीलाई पिरोल्छ कहिलेकाहीँ यस्तो बेलामा सही निर्णय गर्न सकेनौँ भने हामी कोही गलत मानिससँग भावना साटासाट गर्ने हदसम्म पुग्छौँ अथवा जसलाई मनको भावना सुनाउनु पर्ने हो उसलाई नसुनाएर अरूलाई नै मनको भावना सुनाउनु पुग्छौँ यस्तो बानीले हामीलाई झन पीडामाथि पीडा थप्न सक्छ त्यसैले आफ्नो मान्छेसँग दूरी बढे तापनि मनको कुरा आफ्नो मान्छेलाई नै सुनाउनु पर्छ हामी छोराछोरी छौँ भने कहिलेकाहीँ आमा बुवाले हाम्रो कुरा बुझ्दैनन् जस्तो लाग्न सक्छ र हामी हाम्रो साथीहरूलाई हाम्रो समस्याहरू सुनाउँछौँ जुन प्राय त्यति समाधान हुन सक्ने किसिमको हुँदैन तर हाम्रो समस्याको बारेमा आमा बुवालाई नै बताउनुपर्छ किनभने उहाँहरूसँग नै हाम्रो समस्याको समाधान हुन्छ कहिलेकाहीँ जीवनसाथीसँग मनमुटाव हुँदा हामी अरूलाई नै मनको भावना सेयर गर्ने हदसम्म पुग्न सक्छौँ यदि त्यस्तो भयो भने हाम्रो वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ त्यसैले जीवनसाथीसँग जति मनमुटाव भए पनि त्यो सम्बन्धलाई तोड्न होइन जोड्नतर्फ लाग्नुपर्छ श्रीमान श्रीमतीको बिचमा अर्को तेस्रो व्यक्तिलाई आउन दिनु हुँदैन अनि मात्र हाम्रो वैवाहिक सम्बन्ध जोगिन सक्छ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 यो कार्यक्रमका पुराना अङ्कहरू तपाईँले मेरो ब्लग सबै सौगात डट ब्लग स्पोर्ट डट कममा सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी जीवन भोगाइका कुराहरू गर्छौँ प्रेम सम्बन्धको कुरा गर्छौँ जीवनसाथी बिचको सम्बन्ध कस्तो हुनुपर्छ परिवारको सम्बन्ध कस्तो हुनुपर्छ यस्तै कुराहरू गर्ने गर्छौँ अनि तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविताका सँगसँगै तपाईँका सन्देशहरू जुन तपाईँले आफ्नो आफन्त साथी र जीवनसाथीको लागि पठाउनु भएको हुन्छ ती सन्देशहरूलाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ तपाईँ पनि त्यस्तै कुनै भावना वा सन्देश पठाउन चाहनुहुन्छ भने तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा अथवा हाम्रो फेसबुक पेज सबै सौगातमा पठाउन सक्नुहुन्छ त्यसका लागि हामीले मुटुदेखि मुटुसम्मको लागि भनेर पोस्ट गरेका हुन्छौँ र त्यो पोस्टको मुनि कमेन्ट पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले सवि सौगात फेसबुक पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ र तपाईँले गर्नुभएका कमेन्ट र म्यासेजहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिन्छु किनभने आजको कार्यक्रममा चाहिँ मैले तपाईँले गत साता गर्नुभएका पठाउनुभएका सन्देशहरूलाई राख्ने गर्छु आज पनि मसँग तपाईँका सन्देशहरू छन् ती सन्देशहरू राख्नुभन्दा अगाडि आउनुहोस् सुनौ यो सुमधुर साङ्गीतिक आवाज तरह बारिश में शोला भड़कने लगा भड़कने लगा यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे हार्ज हेटौँडा मकुवानपुरबाट र तपाईँले हाम्रो पात्र मोबाइल एपमा र रेडियो अनमोल डट कममा लाइभ यो कार्यक्रमलाई सुनिरहनु भएको छ मुटुदेखि मुटुसम्ममा अब भने म राख्दैछु तपाईँकै सन्देशहरू यो पहिलो कमेन्ट गर्नुभएको छ हाई हेलो रात्रिकालीन दर्शन म रामलाल सुमन नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य फ्रम पर्सा जिल्ला हाल मलेसियाको पेनाङबाट हुनुभएको छ रामलालजीलाई धेरै धन्यवाद छ हामीलाई सदैव मलेसियामा रहेर यहाँले कमेन्ट गरिरहनुहुन्छ र उहाँ अगाडि लेख्नुहुन्छ कार्यक्रम मार्फत गुड नाइट सन्देश राख्नु पर्दा मनमुटुका साथीहरू अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिनदार बाउको इमान्दार छोरो पूजा योङहाङ लक्ष्मी पौडेल बुद्धवीर तामाङ कुर्बान हवारी सर सफल पौडेल खत्री मिडिया प्रेमी नतासा लिम्बू त्यसै गरी प्रतीक्षा टी मगर मुस्का हँ के भएको छ मुस्कान मनिषा कार्की त्यसै गरी बर्मा अस्मिता मगर्नी मनिषा थापा र अनायना काफले भन्नुभएको छ उहाँको पनि नाम लेख्नुभएको छ रामलालजीलाई धेरै धेरै धन्यवाद छ हुन त तपाईँले अझै साथीहरूको नाम लेख्नुभएको थियो मैले यति मात्र राखेँ धेरै धेरै धन्यवाद छ रामलालजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट रामलालजीकोमै रिप्लाई आएको कमेन्ट हो वर्मा अस्मिताजीले रामलाल सुमन मिस्यु साथी भन्नुभएको छ र रामलालजीले पनि मिस्यु टु भनेर कमेन्ट रिप्लाई गर्नुभएको छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टाइटल ट्रेक विजय राईजीले उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ अनि उहाँ लेख्नुहुन्छ रात्रिकालीन दर्शन हजुर नमस्ते है उही म प्रवासी मान्छेको म टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर हाल चाहिँ साउदीबाट भन्नुभएको छ विदेशमा रहेर पनि हामीलाई यति धेरै प्रेम गर्नुभएकोमा टाइटल ट्रेक विजय राईजीलाई धेरै धेरै धन्यवाद छ र उहाँ लेख्नुहुन्छ अगाडि आज मेरो मुटुदेखि मुटुसम्मको सन्देश प्रिया राई नम्रता राई पूर्वेली खुसी ममता पोया त्यसै गरी अल्सन ओसिन राई मिना हङबाङ राई त्यसै गरी काली शर्मिला चौलगाई सोनिसा राई माया लिम्बू त्यसै गरी काली इन्दिरा बेघा कञ्चन लिम्बू एन्ड अल माई डियरेस्ट नियरेस्ट फ्रेन्डलाई मिसिङ यु मिसिङ यु अलर्ट भन्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ उहाँलाई अल्सोन ओसिन राईजीले मिस यु टु गुड नाइट भनेर रिप्लाई पनि गर्नुभएको छ चारों ओर उजाला घुंघटे में चंदा फिर भी फैला चारों ओर उजाला होश न खुद कहीं जोश में देखने वाला होश न खुद कहीं जोश में देखने वाला भी है फैला चारों ओर उजाला होश न खुद कहीं जोश में देखने वाला अरे होश न खुद कहीं जोश में देखने वाला बादलों को मोर देखे चांद को चकोर देखे तुझको नसीबों वाला होश न खुद कहीं जोश में देखने वाला होश न खुद कहीं जोश में देखने वाला घुंघटे में चलता है फिर भी है फैला चारों ओर उजाला होश न खुद कहीं जोश में देखने वाला अरे होश न खुद कहीं जोश में देखने वाला रहे हैं को सवार देगा दिल को करार देगा रूप ये तेरा निराला होश न खुद कहीं जोश में देखने वाला होश न खुद कहीं जोश में देखने वाला घुंघटे में चंदा है फिर भी है फैला चारों ओर उजाला होश न खुद कहीं जोश में देखने वाला अरे होश न खुद कहीं जोश में देखने वाला होश न खुद कहीं जोश में देखने वाला होश न खुद कहीं जोश में देखने वाला यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्ज हाम्रो पात्र मोबाइल एप र रेडियो अनमोल डट कमबाट प्रत्यक्ष सुनिरहनु भएको छ मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्मको आजको एपिसोडको सुरुमै मैले हामी जीवनसाथीसँग अथवा आमा बुवासँग कसरी कुराकानी गर्नुपर्छ भन्ने विषयमा छोटो भावना राखेको थिएँ साँच्चै कहिलेकाहीँ हाम्रा मनमा यस्ता कुराहरू हुन्छन् जुन कुरा हाम्रो आमा बुवालाई अथवा आफ्नो जीवनसाथीलाई भन्न गाह्रो हुने अवस्था पनि आउन सक्छ र हामीले त्यस्तो कुराहरू साथीहरूलाई सुनाउँछौँ अनि साथीहरू प्राय हाम्रै उमेरका हुन्छन् हामीले जस्तै जीवन भोगिरहेका हुन्छन् र हामीले भन्दा धेरै नभोगेका हुनसक्छन् जसको कारणले गर्दा हाम्रो समस्याको स्थायी समाधान कहिलेकाहीँ साथीहरूबाट पाइँदैन बरु हामीलाई जुन ठिक लाग्छ हामी त्यही गर्ने हदसम्म पुग्छौँ बुवाहरू हामीभन्दा धेरै वर्ष अगाडि बाँच्नु भएको हो हामीलाई जन्माउनु भयो हुर्काउनु भयो उहाँहरूले दशकौँ देखिसक्नु भएको छ जिन्दगीलाई अर्कै तरिकाले बुझिसक्नु भएको छ उहाँहरूको भोगाई उहाँहरूले जे जे भोग्नुभएको छ त्यसले अवश्य पनि हामीलाई भन्दा उहाँहरूलाई धेरै थाहा छ भन्ने कुरा प्रष्ट हुन्छ त्यसैले कहिलेकाहीँ हाम्रो कुराहरू आमा बुवाले बुझ्दैनन् कि विशेष गरी टिनेजरमा हामीलाई त्यस्तो लाग्छ तर त्यस्तो लागे तापनि हामीलाई परेका सानोभन्दा सानो समस्यादेखि लिएर एकदम ठुलो समस्याहरू भावनात्मक पीडाहरू हामीले भोगिरहेका पीडाहरू सबै आमा बुवालाई खुलस्त भन्नुपर्छ यदि हामी त्यस्तो खुलस्त भन्ने छोराछोरी भयौँ भने साँच्चै हाम्रो लागि आमा बुवाले धेरै गर्न सक्नुहुन्छ हाम्रो पारिवारिक बन्धन पनि बलियो हुन्छ अनि आमा बुवाले पनि हामीमाथि विश्वास बढाउन सक्नुहुन्छ त्यसैले आमा बुवाले केही पनि बुझ्नुहुन्न भनेर मनको कुराहरू आमा बुवालाई सेयर नगर्ने यस्तो चाहिँ कहिले गर्नु हुँदैन मलाई त्यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ तपाईँको विचार पनि कमेन्टमा लेख्न सक्नुहुन्छ हो भने म फेरि ढिला नगरी तपाईँकै कमेन्टहरू पढ्न चाहन्छु यो कमेन्ट गर्नुभएको छ बर्मा अस्मिताजीले लेख्नुहुन्छ उहाँले नमस्ते भनेर मात्रै पठाउनु भएको रहेछ बर्मा अस्मिताजीलाई धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको योभन्दै अझै लामो कमेन्टहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी टाइटल ट्रेक विजय राईजीले कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँले यसभन्दा अगाडि पनि कमेन्ट गर्नुभएको थियो अर्को कमेन्ट पनि गर्नुभएको रहेछ विजय राई विवश फ्रम भोजपुर हाल चाहिँ साउदीबाट मेरो मुटुदेखि मुटुसम्मको सन्देश प्रिया राई नम्रता राई पूर्वेली खुसी ममता पोया ओसिन राई त्यसै गरी मिना हाङबाङ राई काली शर्मिला चौलागाई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ टाइटल ट्रेक विजय राईजीलाई धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि पनि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विजय पौडेलजीले र उहाँ लेख्नुहुन्छ हेलो नमस्कार हजुर स्विट रिमेम्बर आइएम फ्रम नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घ मध्य प्रदेश बिरगन्जबाट हजुर मार्फत अपकमिङ सङ डेडिकेटेड टु रामलाल सुमन प्रकाश साक्य रमधार मेहता हिम्मत खड्की कुर्बान हवारी सिम्पल सङ्गीता धमला त्यसै गरी मनोज चौधरी पूजा युङहाङ निरज थारू बेसाहारा दिव्य सोनाहा पूर्वेली खुसी ममता पोया त्यसै गरी तेज शशि गिरी त्यसै गरी पर्सेली कान्छा निर्जला राई लिम्बु निरिना लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ विजय पौडेलजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेमकला आचार्यजीले उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ र लेख्नुहुन्छ हेलो नमस्कार दर्शन खाना भयो त के छ खबर भन्नुभएको छ खाना भइसकेको छ म एकदम ठिक छु प्रेमकलाजी तपाईँ पनि सन्चय हुनुहुन्छ होला भनेर अपेक्षा गरेको छु र उहाँ लेख्नुहुन्छ म प्रेमकला आचार्य तिनझिरे मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट गुड नाइट हजुरलाई पनि भन्नुभएको छ धेरै धन्यवाद छ र लेख्नुहुन्छ डियर मुटु सुसन लिम्बू सबिन न्यौपाने दादा एक्लो मुटु साजन लिम्बू त्यसै गरी निर्मला तामाङ चित्रयोगी डियर सोमराज शेर्पा करिश्मा करिश्मा त्यसै गरी राजन खतिवडा कल्पना कल्फु माझी निङ लेखु सरोज लिम्बू त्यसै गरी सन्तोष खनाल सपन घिसिङ तामाङ कमल खनाल त्यसै विमला माझी सङ्गीत प्रेमी सङ्गम सन्तोष जेनेसा सङ्घर्ष बेघा लिम्बू दादा मायालुको सौगात एन्ड अवर फ्रेन्डलाई भन्नुभएको छ प्रेमकला आचार्यजीलाई यो मिठो सन्देशको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लिङ्गदेन मिक्कीजीले लेख्नुहुन्छ गुड इभिनिङ रात्रिकालीन सेवारो लिङ्गदेन मिक्की पाँच थर भानुचोकबाट आउनुभएको छ पाँच थरबाट हामीलाई धेरै सम्झनुहुन्छ मिक्कीजीलाई धेरै धेरै धन्यवाद छ उहाँ लेख्नुहुन्छ ह्याभ नाइस स्विट ड्रिम गुड नाइट भन्नुपर्दा साथीहरू मिडिया प्रेमी सबिना कन्दङ्वा प्रेमकला आचार्य बेसहारा दिव्य सोनाहा पूजा लुङ्गेली मगर अभागी दिल्सा मिडिया प्रेमी रुबिना थामी सेलिङ नन्दु त्यसै गरी नेस्मा राई लोकमाया सुनवार कुञ्जना किराँती लगायत मिडिया अल फ्रेन्डलाई गुड नाइट शुभ सपनी बबाई भन्न चाहन्छु भन्नुभएको छ लिङ्गदेन मिक्कीजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ चाहते हो दीवाने हो हमें भी तुम दीवाना क्यों बनाते हो हंसाते हो हम्म। रुला रुलाते हो रुलाते हो हमेशा तुम सताते हो जो रूठे तो मनाते हो मना कर दिल दुखाते हो दीवाने हो हमें भी तुम दीवाना क्यों बनाते 别后。 यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्ज हेटौँडा मकवानपुरबाट हाम्रो पात्र मोबाइल एपबाट पनि तपाईँले रेडियो अनमोल सर्च गरेर सुन्न सक्नुहुन्छ भने तपाईँले डब्लु डब्लु डब्लु डट रेडियो अनमोल डट कममा पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी तपाईँकै सन्देशहरू तपाईँकै भावनाहरू राखिरहेका छौँ तपाईँ पनि यदि तपाईँको मनको भावना पठाउन चाहनुहुन्छ कमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँले फेसबुकमा रेडियो अनमोल्ड सर्च गर्नुभयो भने हाम्रो मुटुदेखि मुटुसम्मको लागि पोस्ट देख्नुहुन्छ र त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँ सिधै फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज सबै सौगात देखा पर्छ र त्यो पेजमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ र त्यहाँ सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिन्छु किनभने आज म तपाईँले गत साता पठाउनुभएका कमेन्टहरू पढ्दैछु कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी प्रेमका कुरा जीवनका कुरा गरिरहेका छौँ आज पनि हामीले आमा बुवासँग अथवा जीवनसाथीसँग हाम्रो मनको कुरा कसरी सेयर गर्न सकिन्छ अनि किन सेयर गर्नुपर्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ कहिलेकाहीँ हामी आफ्नो जीवनसाथीसँग धेरै रिसाउँछौँ अथवा मनमुटाव हुन्छ श्रीमान श्रीमती हो कहिलेकाहीँ कुनै कुनै कुरामा मिल्दै मिल्दैन किनभने हामी फरक पृष्ठभूमिबाट एकअर्कालाई सँगै जीवन जिउने बाछा गरेर एकअर्काका भएका हुन्छन् त्यसैले कतिपय कुराहरू हाम्रो मिल्दैन तर मिल्दैन भन्दैमा हामीले हाम्रो जीवनसाथीलाई नराम्रो सोच्ने अथवा जीवनसाथीसँगको सम्बन्ध बिगार्न भने कहिले पनि हुँदैन कहिलेकाहीँ कस्तो अवस्था आउँछ भने हामी हाम्रो श्रीमान श्रीमतीसँग मनमुटा भएको अवस्थामा तेस्रो व्यक्ति हाम्रो जीवनमा आउन सक्छ आफ्नो श्रीमानलाई भन्न नसकेको अथवा आफ्नो श्रीमतीलाई भन्न नसकेको कुरा त्यो व्यक्तिसँग सेयर गर्न हामीलाई धेरै सजिलो लाग्न सक्छ यदि श्रीमानसँग सेयर गर्न नसकेको कुरा कुनै तेस्रो व्यक्तिलाई अथवा श्रीमतीसँग सेयर गर्न नसकेको कुरा कुनै तेस्रो व्यक्तिलाई सुनाउन सजिलो लाग्छ भने तपाईँले अनुमान लाउन सक्नुहुन्छ तपाईँको श्रीमान र श्रीमतीको सम्बन्ध टुट्ने सङ्घारमा छ बिग्रने सङ्घारमा छ अथवा खतरा छ जीवनमा किनभने कहिलेकाहीँ हामी तेस्रो व्यक्तिसँग यस्तो नजिक हुन्छौँ हाम्रो मनको कुरा सेयर गर्दा गर्दै यति नजिक हुन्छौँ कि हाम्रो श्रीमान वा श्रीमतीले भन्दा उनीहरूले चाहिँ हाम्रो कुरा बुझ्छन् जस्तो हामीलाई लाग्न थाल्छ अनि हामी थाहै नपाई हाम्रो श्रीमान वा श्रीमतीलाई धोका दिने हदसम्म पुग्न सक्छौँ यसले हामीलाई जीवनमा कहिले पनि खुसी तुल्याउँदैन बरु मुटु छिया छिया बनाउँछ धोकेबाज बनाउँछ अनि हामी बेविचारमा फस्न पनि सक्छौँ त्यसैले मनका कुराहरू पीडामा जस्तोसुकै अप्ठ्यारोमा नहोस् अथवा आफ्नो श्रीमान वा श्रीमतीसँग जतिसुकै रिस उठेको होस् वा मनमुटा भएको किन नहोस् तर जुन कुरा श्रीमान र श्रीमतीको बिचमा सेयर हुनुपर्छ त्यो केवल श्रीमान र श्रीमतीको बिचमै सेयर हुनुपर्छ सीमित हुनुपर्छ त्यो बाहेक अरू व्यक्तिसँग हामी नजिकिन थाल्यौँ भने हामीले हाम्रो सम्बन्धलाई बिगार्नको लागि आफैले खाल्डो खनिरहेका हुन्छ त्यसैले सबै माया गर्ने जोडीहरूलाई म यही आग्रह गर्छु एकअर्कालाई बुझेर एकअर्कालाई प्रेम गरिरहनुहोस् प्रयास गरिरहनुहोस् किनभने हामी मान्छे धेरै गल्ती गर्छौँ गल्तीलाई क्षमा दिएर अनि एकअर्कालाई बुझ्ने प्रयास गरेर अगाडि बढ्यौँ भने हामी जीवनमा धेरै खुसी हुन सक्छौँ एकअर्कालाई बुझेर सन्तुष्ट रहन सक्छौँ मुटुदेखि मुटुसम्ममा हामी यस्तै भावनाहरू पनि राख्ने गर्छौँ तपाईँका पनि यस्तै भावना छन् भने त्यो भावनालाई पनि तपाईँले लेखेर पठाउन सक्नुहुन्छ तरिका मैले यसअघि नै बताइसकेको छु अब फेरि तपाईँको कमेन्टलाई नै स्थान दिन चाहन्छु यो कमेन्ट गर्नुभएको हो अमित किरात किरात सुनवारजीले र लेख्नुहुन्छ हेलो नमस्कार जय नेपाल म अमित अनन्त सुनवार घर सिन्धुली भई हाल आफन्त नभएको देश सात समुद्र पारी मलेसियाको सालमबाट भन्नुभएको छ अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरू प्यारी साथी प्रेयसी पवित्रा मगर प्यारी बुनु अमिना सुनवार प्रिया राई फुच्ची संस्कृति सोना कन्दङवा आशिष नयन बस्नेत पूर्वेली आकाश राई त्यसै गरी दिपराज वालिङ पूर्वेली प्रवीण मगर इन्दिरा तामाङ सुरज बराल दिलदुखी रेणु राई त्यसै गरी बुनु नि निर्मला राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ अमित किराँत सुनमारजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ अनि तपाईँ मलेसियामा हुनुहुँदो रहेछ तपाईँ घरबाट टाढा हुनुहुन्छ यस्तो बेलामा घरको मानिसहरूसँग सदैव नजिक हुने प्रयास गरिरहनुहोला सदैव आफ्नो ख्याल गरिरहनुहोला अमितजीलाई यस्तै कमेन्टको लागि हामी फेरि अपेक्षा गर्छौँ र तपाईँलाई आजको लागि धेरै धन्यवाद दिन चाहन्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ तेह्र थुमे साइलो सन्दीप पराजुलीजीले कमेन्ट गर्नुभएको छ उहाँ लेख्नुहुन्छ हेलो हजुर भेरी गुड आफ्टरनुन दर्शन नमस्ते अनि के छ हजुरहरू लगायत एफएम युनिटको खबर आरामै हुनुहुन्छ होला भन्नुभएको छ म एकदमै ठिक छु तेह्रथुमे साइलो सन्दीपजी तपाईँ कस्तो हुनुहुन्छ तपाईँलाई पनि आराम रहोस् भनेर कामना गर्छु उहाँ लेख्नुहुन्छ अगाडि म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमे साइला सन्दीप पराजुली तेह्रथुम जलजले सात टोटले घर भए हाल काठमाडौँबाट आजको यो प्रोग्राम मार्फत अपकमिङ सङ्ग डेडिकेसन गर्न चाहन्छु आत्मीय साथीहरू हुनुहुन्छ केवी अञ्जन लामघाडे त्यसै गरी सोल्टिनी फुच्ची रचना त्यसै गरी सुशीला चौहान विवस राई लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई भन्दै टाटा भन्नुभएको छ सन्दीपजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सफिरा सिर्जना सुनवारजीले हेलो नमस्ते मिस यु गुड नाइट अल भन्नुभएको छ सफिराजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ नसीब तुझे मेरे करीब मेरे हबीब तुझे चाहूं हमेशा जहन सी जहन सी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 खर्चे में दोनों का ही एक दाम है होना लिखा था यू ही जो हुआ या होते होते अभी अनजाने में हो गया जो भी हुआ हुआ जी तुझे चाहूँ बेतहाशा जहन से जहन से तुझे चाहूं बेतहाशा हुआ मेरा